नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सचेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं एक सरको माया हामीले गएको साता चौधौं श्रृङ्खला वाचन सुनायौं चौधौं श्रृङ्खलासम्म सुनिसकेपछि पन्ध्रौं श्रृङ्खला कहिले आउँछ भनेर धेरै श्रोताले प्रश्न गर्नुभएको छ पन्ध्रौं श्रृङ्खला हामी आज आउँदैछौ राउदा र आलोकबीच निकै नै लसफस बढेको छ निकै नै रमाइला प्रसङ्गहरू आइरहेका छन् तर एकसरको मायाका आउँदा अङ्कहरूमा रमाइला प्रसङ्ग कमै छन् भन्ने हाम्रो बुझाइ छ के छन् त सुनौ जीएस पौडेलको उपन्यास एकसरको मायाको पन्ध्रौं श्रृङ्खला वाचन पृष्ठ दुई सय त्रिपन्नबाट क्रियाको थकानपछि सुखानुभूतिले होला सायद राउदा मेरो छातीलाई सिरानी बनाएर एकैछिनमा निधाए केही बेरपछि बिस्तारै उसलाई कोल्टी फर्काएर उठे अनि कालो बक्सर लगाए माथि जिउ भने नाङ्गै थियो त्यसपछि भिजेका दुवैका कपडालाई मेसिनमा हालेर सुकाए अनि हलभित्रै टाँगिदिए किचनमा पुगेर राउदाको प्रिय कपमा कालो कफी बनाएर हलतिर फर्केँ म हलमा फर्किने बेलामा राउदा एक झपको निदबाट बिउजेर बाल्कोनीमा उभिरहेकी थिए उसले आफ्नो नाङ्गो शरीरलाई गुलाबी रङको टावेलले ढाकेकी थिए हलको टेबलबाट चुरोटको प्याकेट उठाउँदै हातमा रहेको कफी बोकेर म पनि बाल्कोनीतिर गएँ पानी पुरै नथामिए पनि हलुका हुँदै गएको थियो सहर भने पुरै सुनसान नै थियो सायद सहरको उठ्ने बेला भएकै थिएन मैले हातको कफीलाई बाल्कोनीको टेबलमा राखेँ अनि उभिएर पर कतै हेरिरहेकी राउदालाई पछाडिबाट हलुका स्पर्श गर्दै उसको गर्दनमा चुम्बन गरे ऊ थोरै चलमलाएर सानो मुस्कानले मेरो चुम्बनको जवाफ फर्काए त्यो बिहानी पक्कको रात बाल्कोनीमा उभिएर हामीले एउटै कपमा कफीका सुर्पीहरू र एउटै खिल्लीका सर्काहरू सेयर गर्दै पियौँ मेरो हातबाट उसले कफीको सुर्पी र धुवाको सर्को पिइरहेकी थिए मलाई लाग्यो मैले यौवनको सुर्पी र मायाको सर्को पिलाइरहेको छु राउधाले त्यसअघि सधैँ चुरोट पिएर त्यसको ठुटो बाल्कोनीबाट तल बाटोमा फाल्ने गर्थे त्यसको कारण न मैले सोधेन उसले नै बताए म भने ठुटोलाई एस्ट्रेमै राख्थेँ तर त्यो रात भने पिएको ठुटोलाई मैले पनि राउधाले जस्तै हावामा उडाइदिएँ एकछिनपछि राउधा र म दुवै निर्वस्त्र एकअर्कालाई अँगालोमा च्यापेर सुत्यौँ भोलिपल्ट आँखा खोल्दा एघार बजिसकेको थियो राउदा उठिसकेकी थिए म उठेर चिम्सा आँखासँगै हलमा पुगेँ त्यहाँ राउदाका कपडा थिएनन् ऊ त गइसकेकी रहेछ छुट्टीको दिन भएकाले मलाई कुनै हतार थिएन त्यसैले बाथरूम पसेर नित्यकर्मसँगै थोरै खजाना पनि लुटेँ फ्रेस भएर बाहिर आएपछि कफी बनाउँदै बाल्कोनीमा गएँ आकाश खुलेको थियो घाम लागिरहेको थियो म कफी पिउँदै मोबाइल हेर्न थालेँ राउदाले म्यासेज छोडेकी रहेछ तिमी यति प्यारोसँग निदाइरहेका थियौ कि मैले उठाउनै सकिनँ love you dear and miss you मैले जवाफमा लेखेँ मिस गर्नेले पनि छोडेर जान्छन् त आज त छुट्टी थियो तिमी र म दिनभर कोठामा एक्लै एक्लै तर तिमी निष्ठोरी म्यासेज चिन भयो तर जवाफ आएन साँझ खजाना लुटेको केही बेरपछि उसको जवाफ आयो तिमीलाई छोडेर घर आउने मन त कहाँ थियो र तर हिजोदेखि घरबाट निस्के कि घर आउनु पनि त पर्यो नि त्यसपछि भने हाम्रो रोमान्टिक गफकाफ सुरु भयो जुन निदाउनु अघिसम्म चलिरह्यो मङ्गलबारको साँझ कोठामा खजाना लुट्नका लागि खिल्लीमा हतियार लोड गर्दै थिएँ त्यसै बेला अहमदले फोन गर्यो उसलाई भेट्ने मन रहेछ म लोडेड हतियार प्याकेटमै राखेर रक्बोतिर लागेँ रक्बोमा बसेर अहमदले नयाँ तरिकाले ओबिसी पेपरमा बनाएको हतियारबाट हामीले खजाना लुट्यौँ धेरै बेर हामी रक्बोमा धुमिल हुँदै हरायौँ राति दस बजीतिर म माले फर्किनका लागि पिलिङ्गीको जेट्टीतिर हिँड्दै थिएँ बाटोमा जेडीसँग भेट भयो हरियो टी सर्ट र खैरो हाफ प्यान्ट लगाएर उनी जेट्टीको नजिक बाटोमा टहलिँदै थिए मलाई देख्दा बित्तिकै उनी सधैँ चाहिँ मुस्कुराए मैले हात मिलाउँदै भने आज त अफिसबाट चाँडै आउनुभएछ त आज अफिस जानु मनै लागेन जे होला भनेर बिहानैदेखि फोन अफ गरेर कोठामै बसेको मैले उत्सुकता जाहेर गरेँ अनि हजुरको मेडिसिन चल्दैछ नि हजुर चल्दैछ तर मेडिसिन खान पनि इच्छा लाग्दैन सम्वादको सिलसिलासँगै हामी जेटीभन्दा थोरै पश्चिमको किनारातिर हिँड्दै थियौँ मैले भने त्यसो भनेर त भएन नि जेडीजी औषधि त खानै पर्यो नि जवाफमा उनले भने मलाई औषधिको भन्दा पनि छुट्टीको आवश्यकता छ खै किन हो किन घरमा बाबु जन्मिएपछि मलाई यहाँ बसेर काम गर्ने मन नै छैन आजै गाउँ फर्केर जाउँ र छोरोसँग खेरो चाहिँ हुन्छ मलाई त होमसिक पो भयो कि क्या हो फर्केर जाउँ भने देशमा रोजगारी छैन नजाउँ भने छोरोको कलिलो आँखाले मलाई खोजिरहेको छ बा आमाको अनि याद आजभोलि धेरै नै आउन थालेको छ श्रीमती पनि एक्लै छिन् उता म पनि एक्लै छु यता यो डिप्रेसनको औषधिले मेरो पीडा कसरी हर्ला र खै <laughs> जेडीको मनका व्यथा वास्तवमा सबै परदेशी युवाका व्यथा हुन् भिडियो कल गरेर चित्त बुझाउँदै आफ्ना छोराछोरी हुर्किएको हेर्नुपर्ने पीडा धेरै परदेशीहरूको छ छुट्टीमा घर जाँदा सानी छोरीले आफूलाई अङ्कल भनेर बोलाउँदा परदेशीलाई कस्तो लाग्छ होला पासपोर्ट च्यातेर बेलगाउँदै छोरीलाई छातीमा टाँसेर म तिम्रो बाबु हो छोरी अङ्कल होइन भन्न मन हुन्छ होला तर जाबो पेपर च्यात्न सक्दैन जिडीको पीडा उसको मात्र होइन ऊ त प्रतिनिधि पात्र मात्रै हो एउटा युवक आँखाभरि रहर बोकेर परदेश पुग्छ अनि तिनै आँखाभरि आँसु र मनभरि याद बोकेर बाँचिरहन्छ कसैका रहरहरू पूरा हुन्छन् त कसैका अधुरा रहन्छन् कोही बाकसमा रहर पूरा गर्ने धन बोकेर फर्किन्छन् त कोही बाकसमा आफ्नै जिन्दगी बन्द गरेर फर्किन्छन् म यस्तै सोचिरहेको थिएँ जेडीले मलाई झस्काउँदै बोलाए होइन कता हराउनु भयो आलोकजी त्यसपछि उनीसँग अरू केही बेर गफ गरेर म फर्किने तर्खरमा उनी उनीहरू केही बेर त्यहीँ बस्ने भए म फर्किँदै गर्दा उनले भने आलोकजी चुरोट छ भने छाडिदिनुहोस् न धेरै दिनपछि आज चुरोट खान मन लागिरहेछ मैले खल्तीबाट चुरोट निकालेँ दुईवटा खिल्ली मात्रै रहेछन् मैले प्याकेटसँगै चुरोट उनको छेउमा राख्दै सोधेँ दाइटो छ हजुरसँग छ त्यसपछि म जेडीसँग बिदा भएर आफ्नो बाटो लागेँ बिहिबार साँझ त्यस्तै सात बजीतिर म कोठामा टोलाएर बसिरहेको थिएँ अहमदको फोन आयो उसले सुरुमै भन्यो आलोक तैँले एउटा कुरा थाहा पाइस् के कुरा त्यो चालिसेको रुममेटले त सुसाइड गरेछ नि यार ह के भन्दैछस् त हो यार अस्ति राति नै सुसाइड गरेको रहेछ हिजो दिउँसो मात्रै थाहा लाग्यो हे भगवान् साँच्चै भन्दैछस् नि तैँले म किन झुट बोल्थेँ यार मेरो घरबेटी पुलिसवाला हो उसैले भनेको ओ गड अनि अहिले कहाँ राखेका छन् उनलाई हिजै पोस्टमार्टमका लागि पठाएका रहेछन् आज साँझ लास नेपाल पठाइँदैछ अरे कतिखेर कुन फ्लाइटमा टाइम त थाहा छैन तर कतार रुजबाट अरे हे ईश्वर ल ल म तँलाई पछि फोन गर्छु अहमदले फोन काट्दा नकाट्दै मेरो शरीर चिसो भइसकेको थियो भित्रभित्रै लुक लुक कम्पन सुरु भयो म मनमा नै जिडीलाई गुनासो गर्न थालेँ जिडी आखिर किन के तिमी जिन्दगीसँग यति धेरै निराश भइसकेका थियौ र तिम्रो परिवार जो सबै तिमीमाथि नै निर्भर छ उनीहरूको ख्याल आएन तिमीलाई यत्रो सङ्घर्षमय जिन्दगी बेहोरेर आएको मान्छे एक्कासी कसरी जिन्दगीसँग हार खान सक्यौ मुरीफाँटको आँपको रूखमा झुन्डिएर फुलमायासँगै गर्वमै समाप्त हुन लागेको तिम्रो जिन्दगीको खातिर तिम्रा बाले गरेको त्यो त्याग र सङ्घर्षको यस्तो अवमूल्य तिमीलाई दस धारा दुध पिलाएर जिउँदो राख्नका लागि तिम्रो आमाले लडेको त्यो लडाईँको यो परिणाम यसरी कसरी यति कृतज्ञ हुन सक्यो जुडी कसरी जुन जिन्दगी ठूलो सङ्घर्षपछि तिमीलाई उपहारमा मिलेको थियो त्यो सानो छोरो जो बा भनेर बोल्न नजान्दै टुरो भयो श्रीमती जो आफ्नो दुनियाँ छोडेर तिमीसँग नयाँ दुनियाँ बसाउने सपनाको घुम्टो ओढेर भित्रिएकी थिएन उनीप्रति तिम्रो कुनै जिम्मेवारी थिएन आखिर जिन्दगी किन यति सजिलै त्याग्यौ जेडी किन त्याग्यौ आँखाभरि जेडीको अनुहार जलजली आउन थाल्यो मैले चुरोट दिएकै रात जडीले आत्महत्या गरेछन् जिडीलाई अन्तिम पटक देख्न नपाए पनि उनको लास बोकेर जाने जहाज हेरेर रुन मन लाग्यो नम्बर खोजेर कतार एयरलाइन्समा फोन गरे साढे सात बजेको फ्लाइट रहेछ घडी हेरे सभा सात भइसकेको थियो तत्काल स्कुटरको चाबी समातेर म दौडिएँ सुनामी टावर यानि मेरो मनको दरारा नजिक पुगेर हतार हतार स्कुटर पार्क गरेँ अनि धरहरा मुनि गएँ पारी एयरपोर्टको रनवेमा लाइटहरू देखिए अनि देखियो झिमिक झिमिक बत्ती बारेर रनवेमा दगुर्नका लागि तयार भएर बसेको कतार एयरवेज घडी अरे साढे सात बजेको थियो त्यो रनवेमा उभिएको कतारी जहाज जसभित्र ठूलो बन्द बाकसमा जिडी निधाएका थिए बिस्तारै त्यो जहाज दगुर्न थाल्यो दगुर्दा दगुर्दै त्यो टर्मिनल बिल्डिङ पछाडि एकछिन हरायो अनि एकैचोटि आकाशको अँध्यारोमा पखेटाका बत्तीहरू मात्र झिमिक झिमिक गरेका देखिए जहाजको बत्तीलाई अन्तिमसम्म हेरिरहेका मेरा आँखाहरू थाहै नपाई बग्न थालेछन् दैनिक तीन चारजना नेपालीहरू प्रदेशबाट बन्द बाकसमा त्यसरी नै फर्किन्छन् जसरी जेडी फर्किए जेडीको लास बोकेर उडेको त्यो कतारी जहाजले कतारबाट अर्को पनि लास बोकेर नेपाल गयो होला केही महिना अघि मात्र भेटिएका जेडी संसारै छोडेर जाँदा वर्षौँ पुरानो साथी छुटेर गए जस्तो लाग्यो मसँगै एक सय आठको सम्झना बोकेको धरहरा पनि शोकाकुल भयो समुद्रका छालहरू पनि नराम्रोसँग ओर्लिए मेरो मनमा शोकभाव ओर्लिए चाहिँ मेरा हातकोडा लुला भए म धरहराको तल सिमेन्टको भुइँमै थचक्क बसेँ मेरो शरीरलाई छोएर बहिरहेका समुद्री हावाका झोक्काहरू पनि दुखित भएर बहिरहेका थिए बन्द ठुलो बाकसमा फर्क्यो उड्दै आकाशमा बन्द ठुलो बाकसमा फर्क्यो उड्दै आकाशमा अन्धकार भो गाउँघर दियो निब्धा प्रवासमा उसलाई हेर्दै फर्किएको बाटो रुन्छ कि रुँदैन उसलाई हेर्दै फर्किएको बाटो रुन्छ कि रुँदैन एउटा परदेशी मर्दा माटो रुन्छ कि रुँदैन टस्सी बिल्डिङ फर्केँ बिल्डिङको तल स्कुटर पार्किङ गरेपछि मलाई कोठामा जान मन लागेन अनि सिधै फिलिङलीतिर लागेँ टर्मिनलबाट उत्रिएर रक्पोतिर हिँडिरहँदा जिडी आँखा वरिपरि नै घुमिरहेका थिए उनले सुनाएको बाको सङ्घर्षको कथा पनि मेरो मानसपटलमा फनफनी नाचिरहेको थियो झ्याममा परेका रुखहरू पनि मौन भएर उभिरहेका थिए म हिँडिरहेको बाटोमा परबाट एकजना कुनै मान्छे मतिरै आउँदै थियो उसको हिँडाइ जिडीकै जस्तो लाग्यो शरीरको बनावट पनि उस्तै त्यो मान्छे अझै नजिक भयो स्ट्रिट लाइटमा पर्दा उसको अनुहार पनि जिडीको जस्तै देखियो कतै यो मान्छे जिडी नै त होइन कतै जिडी मरेको कुरा झुटो त होइन अब मतले झुट बोलेको हुनुपर्छ यो मान्छे त जिडी नै हो मनमा एकाएक खुसी र उत्साहहरू उम्रिन लाग्दै थिए तर उम्रिन नपाउँदिने भोटिए नजिकै आएपछि त्यो मान्छे जेडी जस्तो देखिएन मरेको मान्छे पनि कहीँ फर्केर आउला र मन फेरि निराश भयो अगाडि पुगेपछि म मोडिएर जिडीको कोठाको बाटो हुँदै गएँ बर्याङमाथिको कोठामा ठूलो ताला लगाइएको थियो कोठाभित्र बत्ती बलेको थिएन मेरो आँखा एकछिन त्यतै अडिए मलाई लाग्यो बर्याङको माथि जेडी उभिएर मलाई हेर्दै आफ्नो नियमित मुस्कान पोखिरहेछन् तर उनी एक भ्रम जस्तै भएर बिलाइ गए रक्बोमा पुगेर आधा घण्टा कुरेपछि अमत आयो ऊ फोनमै व्यस्त भइरहेको थियो हुनेवाला श्रीमतीसँग उसलाई जेडीको मृत्युको कुनै दुःख थिएन या भनौँ चासो थिएन हुन पनि हो उसलाई चासो हुनुपर्ने कुनै कारण पनि थिएन मेरो र जेडीको जस्तो सम्बन्ध यदि अहमद र जेडीको पनि हुन्थ्यो भने ऊ पनि त्यति बेला म जस्तै दुःखी भएर बसेको हुन्थ्यो यो स्वाभाविक पनि हो बिछोडको पीडा महसुस हुनका लागि सम्बन्धको नजिकपन पनि त चाहिन्छ यदि मैले जेरोल्डबाट जेडीको बारेमा नसुनेको भए जेडीसँग सायद म त्यति नजिक हुने पनि थिइनँ उनको मृत्युलाई मैले पनि अहमदले जस्तै सामान्य रूपमा लिने थिएँ श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगा हर्चसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं अब एक सरको मायाको बाँकी अंश वाचन सुनौ केही बेरपछि अहमदको वार्तालाप सकियो अनि हामी लुटका लागि तयार भयौं त्यो रात खजनाको हतियार बोकेर मेरो मन र मस्तिष्कले धेरैभन्दा धेरै जेडीकै यादहरू लुटिरहेका थिए अहमद भने पुनः आफ्नै हुनेवालीसँग फोनमा व्यस्त हुन थाल्यो खजनाको रमरम र जिडीको यादमा डुब्दै गर्दा म्यासेन्जरमा राउदाको फोन आयो म बिलिङलीमा छु अब केही बेरमा आउँछु मेरो कोठामै आऊ न त उसका तीन प्रश्नको जवाब फर्काएँ अनि फोन काटेँ फोन काटेपछि मात्र ख्याल भयो कि राउदाको आवाज अघि पछिको भन्दा केही गम्भीर जस्तो थियो भेटेपछि थाहा लाग्ने नै छ मनको कौतूहलता मनले नै मेटिदियो पाउने दस बजेतिर म अहमदबाट छुट्टिएर टर्मिनलतिर लागेँ टर्मिनल नजिक पुग्नै लाग्दा अघिल्लो पटक जहाँ मैले जेडीलाई भेटेको थिएँ त्यो अन्तिम भेटको ठाउँ आँखामा पर्यो उनलाई चुरोट दिएको पनि याद आयो म टर्मिनलको ठिक अगाडि पुगेको थिएँ कसरी आलोकजी भनेर बोलाएको सुने त्यो आवाज सुन्नासाथ म झस्किएँ जेडीको जस्तै लाग्यो फनक्क पछाडि फर्केर हेरेँ तर अफसोस त्यहाँ कोही पनि थिएन सायद उनको आवाजको कुनै भ्रान्ति मेरो मस्तिष्कले महसुस गर्यो कि म चुपचाप टिकट काटेर मालेतिर लागेँ लिफ्टबाट निस्केर कोठाको ढोका खोल्न लाग्दा थाहा पाएँ निस्कँदा मैले ढोकै बन्द नगरी निस्केको रहेछु ढोकाको पल्ला ठेलेर भित्र पसेँ राउदा त हलको सोफामा बसेर मोबाइल खेलाइरहेकी छे उसको अनुहार केही गम्भीर नै देखियो मलाई देख्ने बित्तिकै आफ्नो गम्भीरता लुकाउने प्रयास गर्दै थोरै मुस्कुराएर भने ढोका खुल्लै छोडेर हिँडेछौ चोर पसेको भए तिम्रो प्रेमी यस्तै हो सुस डियर के गरौँ ऊ मुस्कुराउने असफल प्रयास गर्दै थिए मैले नै सोधेँ तिम्रो अनुहार गम्भीर देख्छु त तिमीलाई सन्चो छैनौ उसले छोटो जवाफ फर्कायो ठिक छ केही खान्छौ बनाऊ उसले मुन्टो हल्लाएर नखाने कुराको जनाउ दिए त्यसपछि उसको छेउमा बसेर उसलाई नजिकैबाट हेर्दै भने तिम्रो मुहार निकै नै उदास देखिएको छ के भयो डियर मलाई भन न प्लिज उसले एकपटक मेरो आँखामा हेरेर भने मेरो नेपाली साथी छ नि तृष्णा ए तृष्णा पो उसको नाम मैले खिस्सा हाँस्दै भने तर त्यो बिल्कुलै समय सान्दर्भिक थिएन तुरुन्तै आफूलाई सम्हालेर भने अँ भन न नामले नचिने पनि तिमीले भनेकै थियो उसको बारेमा हो उसको अङ्कलले सुसाइड गर्नुभएछ वाट कहिले अस्ति राति बिलिङलीमा बस्नुहुँदो रहेछ मैले त हिजो मात्रै थाहा पाएँ कि मतलब तृष्णाको मामा जेडी को जेडी तृष्णाको मामाको नाम जेडी होइन र होइन तृष्णाले त अर्कै नाम भनेकी थिए जया जय यस्तै केही हो हो जेडीको खास नाम जय नै हो तिमीलाई कसरी थाहा भयो तिमी चिन्थ्यौ उसलाई हो म चिन्थेँ उसलाई कसरी उनी चालिसे दाईको रुममेट थिए चालिसेको रुममेट हो चालिसेको रुममेट मेरो यो जवाफपछि उ अझ गम्भीर भई सायद चालिसे नामले भिजायो उसलाई मैले उसको स्तब्धतालाई तोड्दै सोधेँ अनि त्यसनालाई चाहिँ कसले खबर गरेछ पुलिसले अङ्कलको अफिसमा कन्ट्याक्ट गरेको थियो अरे त्यहीँ काम गर्ने एकजना नेपालीलाई तृष्णा नातेदार हो भन्ने थाहा रहेछ उनको माध्यमबाट खबर पाएकी अरे खबर पाउनासाथ हिजै आएकी थिए आफन्तको लास बोकेर परदेशबाट स्वदेश फर्किनु पनि निकै कष्टकर हुँदो अघि एयरपोर्टबाट बिचरी तृष्णाको हालत देखेर मलाई निकै पीडाबोध भएको थियो राउदा एकछिन मौन भई अनि भन्दै गई तिमीलाई थाहा छ आलोक तृष्णाको अङ्कलको पोस्टमार्टम रिपोर्टमा के देखिएको छ अचानक पोस्टमार्टमको कुरा निकालेर राउदाले फेरि अर्को कुन रहस्य खोल्न लागि मैले जिज्ञासा राखेँ के देखिएको रहेछ रिपोर्टमा रिपोर्टमा तृष्णाको अङ्कलले मर्नु अघि ड्रग्स प्रयोग गरेको कुरा देखिएको छ के अरे ड्रग्स हो उनको रगतमा ड्रग्स भेटिएको अरे उनले सुसाइड गर्नु अघि ड्रग्सको प्रयोग गरेका रहेछन् त्यही ड्रग्सको नशाले उनलाई सुसाइड गर्न उक्साएको हुनुपर्छ राउदाको कुरा मेरो कानको जालीमा पर्ना साथ म छाँगाबाट खसे चाहिँ भएँ मेरो मनको समुद्रमा एकाएक सुनामी उठेर आयो भित्रभित्रै हलचल मच्छियो रौँहरू ठाडा भए करेन्ट लागेर रगत पनि नसामै जमे जस्तो भयो मैले त चुरोट भनेर जिडीलाई कोठामा भरेको एउटा हतियार पनि पो दिएको रहेछु ओ माई गड उसले त्यही पिएर आत्महत्या गरेको हो भने त त्यसको कारक मनै हो मनमा आत्मग्लानीको ज्वालामुखी फुटेर ठूलो पहाड खडा भयो तर सबै कुराहरूलाई मनको मुखमा बिर्को लगाएर भित्रै थुनिदिएँ पुऱ्याएको विषान्तर गर्ने कोसिस गर्दै सोफाबाट उठेर राउदाको हात समाउँदै भने छोडिदेऊ यी सब कुरा जे हुनु भइसक्यो हिँड किचनमा तिम्रो लागि मिठो कफी बनाउँछु म अचानक मैले गरेको विषयान्तरले उसलाई एकछिन अकमक्क बनायो ऊ अकमकाउँदै मेरो हात समाएर उठी अनि मेरै पछि पछि किचनतिर लागे मैले उसको प्रिय कपमा क्रिमी मिल्क कफी बनाएँ हामी कफी लिएर बाल्कोनीमा पुग्यौँ मेरो हातले एकपटक फेरि उसलाई कफीको सुर्पीमा यौवन र तुहाँको सर्कोमा माया मिसाएर पिलायो स्वरूप कफी पिएर राउदा बोली आखिर ड्रग्स किन प्रयोग गर्छन् मान्छेहरू म मौन रहेँ ऊ कुर्सीबाट उठेर बाल्कोनीको रेलिङमा हात लगाउँदै उभि अनि मतिर फर्किएर भने आई हेट ड्रग अबुजस उसले मलाई हेरेर यसो हो तर मलाई लाग्यो ऊ मलाई आई हेट यु भनिरहेकी छ उसै पनि जेडीको रगतमा ड्रग्स भेटेको कुराले म भित्र सुनामी गइसकेको थियो त्यसमाथि राउदाको त्यो वाक्यले मेरो सारा मनोब्रह्माण्ड नै एकपटक डगमगायो उसले फेरि भने आई हेट मलाई चिटचिट पसिना आउन थाल्यो तै पनि आफूलाई सम्हाल्दै भने भइगयो नि राउदा हामीसँग सम्बन्धित नभएको कुरा किन घरिघरि निकालिराख्नु पर्यो र बोल्दै गर्दा म पनि उठेर रेलिङमा समाउन पुगिसकेको थिएँ मेरो कुरा सुनेपछि राउदाले एकचोटि मतिर गम्भीर नजर लगाई अनि अलि पर छितिसतिर हेर्दै भने मैले जिन्दगीमा बाबाको मायालाई कहिले पनि महसुस गर्न पाइनँ म सानै छँदा बाबा बित्नु भएको अरे बित्नु भएको पनि के भन्ने ड्रग्सको नसामा जिन्दगी डुबाउनु भएको जब जब आमाले बाबाको कहानी दोहोऱ्याउनुहुन्छ हरेक पटक मलाई ड्रग्ससँग घृणा बढ्दै जान्छ कस्तो सुरो बनाउँदो रहेछ कुनै यो ड्रग्स भन्ने चिजले घनघोर पानी परेको एक रात बाबा माछा मार्ने डुङ्गा लिएर समुद्रमा पस्नु भएको थियो अरे कहिले फर्केर आउनु भएन त्यो रातमा पानी परिरहेको बेला डुङ्गा लिएर समुद्रमा जानुपर्ने कुनै आवश्यकता नै थिएन आमाले रोक्दा रोक्दै पनि जानुभएछ नसाले झुम हुनुभएको थियो अरे कसैले रोक्दा पनि रोकिनु भएनछ आमा भन्नुहुन्छ बाबाले मलाई असाध्यै माया गर्नुहुन्थ्यो बाबा निस्कन लाग्दा आमाले मलाई चिमटेर रुवाउनु भएछ यो सोचेर कि कमसेकम मेरो रुवाई सुनेर त बाबा रोकिनु होला तर बाबा रोकिनु भएन जानुभयो गएको गए गर्नुभयो कहिल्यै फर्केर आउनु भएन बोल्दा बोल्दै रोकिएर राउदाले एकपटक आफ्नो आँसु पुछिर अर्धरोधन आवाजलाई किंचित ठुलो पारेर भने so I really hate drug abusers राउदाको कुरा सकिँदा नसकिँदै म खङरङ्ग भइसकेको थिएँ त्यो विषयमा म त्योभन्दा बढी सुन्न सक्ने स्थितिमा थिएन मनमा झिडीको कुराले आगो सल्किरहेको थियो राउदाले त्यसमाथि घिउ थपी म सम्वादलाई विषयान्तर गर्ने कोसिस गरिरहेको थिएँ राउदा भने घुमाइफिराई ड्रग्सकै कुरा जोड्छ राउदासँग भेट भएको दिनदेखि पहिलोपटक मलाई उससँग समय बिताउन गाह्रो परेको त्यही दिन थियो धेरै बेरपछि बल्ल राउदाले घर फर्किने सुरसार गरे अनि मात्र मलाई केही राहत मिल्यो जिडीले सुसाइड गर्नु अघि ड्रग्स प्रयोग गरेका थिए आई हेट ड्रग्स एबुजस जुरीले ड्रग्स प्रयोग गरेका थिए आई हेट ड्रग एब्युजर्स रौदा गए पनि उसले भनेका यी कुराहरू मेरो मस्तिष्कमा गाडिएर बसेका थिए बिस्तारामा पल्टिएर मेरो मन यिनै कुराहरूको भुमरीमा रुमलिरहेको थियो भुमरी बनेर घुमिरहेका कुराहरूले एकातिर म कुलतमा बासिँदै गरेको कारण राउदालाई गुमाउने डर पैदा गरिरहेका थिए भने अर्कातिर जेडी जो विगत सात वर्षदेखि लुसी र उनका साथीहरूको मृत्युप्रति भित्रभित्रै आफूलाई दोषी ठानेर एउटा ग्लानीयुक्त जिन्दगी बाँचिरहेका थिए जाँदा जाँदै उस्तै ग्लानीको एउटा गरुङको भारी उनले मेरो जिन्दगीमा पनि बोकाएर गए यिनै कुराहरूको बीचमा अल्झिँदै गर्दा म पल्टिरहेको बिस्ताराबाट जुरुक्क उठेँ तर मलाई नै थाहा भएन म किन उठेँ मनोवादको भुमरी जारी नै थियो जेडीले मर्नु अघि ड्रग्स प्रयोग गरेका थिए मन यही घेरामा घुम्न थाल्यो यो सब मेरै दोष हो जेडीको असरी हत्यारा त म नै हुँ मेरो मनले मलाई नै आरोप लगाउन थाल्यो मङ्गलबारको साँझ खिल्लीमा खजाना लोड गर्दै गर्दा अहमदले बोलाएको थियो बिलिङले जानुभन्दा अगाडि मैले लोडेड खिलीलाई प्याकेटमै राखेको थिएँ त्यो दिन अहमदले ओबिसी कागजमा खजाना लुट्न सिकाएको थियो त्यसपछि हामीले एक एक खिल्ली सुक्खा चुरोट पिउँदै कुरा गरेका थियौँ फर्किँदा जेडी छु भेटिए छुट्टिनु अघि उनले चुरोट मागे प्याकेटमा दुई खिल्ली देखेर मैले एक प्याकेट नै छोडिदिएँ यसको मतलब त्यो बचेको दुई खिल्ली मध्ये एउटामा खजाना भरिएको थियो त्यही रात उनले सुसाइड गरेछन् लुसीको मृत्युको ग्लानी बोकेर जेडी बाँचिरहे जस्तै जेडीको मृत्युलाई लिएर जिन्दगीभर मैले आफूलाई दोषी ठानेर बाँच्नुपर्ने भयो आखिर म नै दोषी हो अब चेतनले नै सही जिडीलाई ड्रग्स दिने मान्छे त मै हुँ फेरि एक मनले सोच्यो मैले अन्जानमा दिएँ उनले नखान पनि त सक्थे नि एक सरको तानेर छोडिदिएको भए हुँदैन थियो र यो त मनलाई मनाउने कुरा न हो मन मानेन उल्टो तर्क गर्न थाल्यो यो चिज नै यस्तै जादुमा छ तैँले बिर्सिस तैँले पहिलोपटक रक्बोमा लिएको नसा पनि त तेरा लागि थिएन त्यो चालिसै दाइका लागि थियो त्यो दिन चालिस सिदाईको नाममा आएको खजनालाई तैँले हातमा लगाएको भए आज तँ यो भुमरीमा चक्कर लगाइरहेको हुने थिइनस् जिडीलाई ड्रग्स दिने तै होस् अनि दोषी पनि तै होस् त्यति बेला यिनै मनोवादहरूको बीचमा म आफू नराम्रोसँग कुलतमा फस्न लागिरहेको कुरा पनि महसुस भइरहेको थियो मनमा यो चिजलाई हात नै नलगाउने विचार पनि आयो तर त्यति नै बेला म आफ्नो मनोलोकबाट एकाएक आफ्नो कोठाको बाथरूममा फर्किएँ मनले जुन चिजलाई हात लगाउने विचार गर्दै थियो हातले भने बाथरुममा बसेर खजाना माडिरहेको थियो मलाई त्यति बेला बल्ल थाहा भयो एक्कासी बिस्ताराबाट किन उठेको रहेछु नसा त मेरो अभिन्न अङ्ग जस्तै पो बनिसकेको रहेछ मेरो कन्सियस माइन्ड मनोवादमा व्यस्त थियो म भने सबकन्सियस माइन्डको सहारामा खजाना भर्दै थिएँ जुन कुरा मेरो कन्सियस माइन्डलाई धेरै पछि मात्र थाहा भयो जस्तो कि नियमित ड्राइभ गर्ने रुटमा कुनै दिन ड्राइभरको ध्यान अन्त कतै गएको बेलामा पनि उसले गाडीलाई सही बाटोमा मोडिरहेको हुन्छ जुन उसलाई थाहा नै हुँदैन एकातिर मनोवादको निष्कर्षमा पुगेर म खजाना नलुट्ने मनस्थिति बनाउँदै थिएँ भने अर्कातिर थाहै नपाई म खजाना तयार गरिरहेको थिएँ आफैभित्र ठूलो कन्ट्रोभर्सी उत्पन्न भएको थियो मनले छोड्न चाहिरहेको थियो तर आदतले फुस्कनै दिएको थिएन मलाई लाग्छ एकाध बलिया मन बाहेक अक्सर अरू सबै मनहरू यस्तो अवस्थामा आदतको गुलाम हुन्छन् मेरो मन बलियो हुन सकेन कहिलेकाहीँ कसैले भनेको सुन्छु सिक भइयो सायद त्यो भन्नु नै हाम्रो मन हाम्रो आदतको गुलाम हुनु हो शनिबार बिहान म अफिस जानका लागि ढोका बन्द गरेर बिल्डिङबाट तल झरेँ चाबी घुसारेर स्कुटर स्टार्ट गर्नै लाग्दा मनमा दुविधा भयो मैले कोठाको ढोकामा चाबी लगाएँ कि लगाइन ढोका ढ्यापेको याद छ तर चाबी गुमाएर लक गरेको कुरा यादै छैन एक मनले भन्यो चाबी लगाएँ तर मलाई चाबी गुमाएर ढोका लक गरेको याद नै आएन म पुनः जाँच नगरिकन अफिस जान सकिनँ स्कुटरबाट चाबी निकालेर म फेरि माथि गएर ढोका चेक गरेँ ढोका लक नै गरेको रहेछु दिउँसो अफिसमा म कुनै काममा व्यस्त थिएँ सायद व्यस्त होइन अस्तव्यस्त थिएँ त्यही बेला इस्माइल र ताउसिन मेरो क्याबिनमा आए इस्माइलको हातमा कुनै पर्चेज अर्डर थियो उनी आएपछि म उठेँ सधैँ जसो म उठ्दा बित्तिकै इस्माइलले मलाई बस भन्थे तर त्यो दिन उनले त्यसो भनेनन् म खडा नै रहेँ ताउसिन ढोकाको छेउमा पि भित्रपट्टि उभियो इस्माइल मेरो नजिकै आए उनको अनुहारमा क्रोधका धमिला रेखाहरू प्रकट भइसकेका थिए उनले आफ्नो हातमा रहेको पर्चेज अर्डर मेरो टेबलमा राख्दै ए राख्दै होइन फ्यात त फाल्दै भने आलोक यो दूषित थानीको पियो आएको छ यसको कोटेसन तिमीले गरेको हो अचानक इस्माइलले यस्तो प्रश्न सोद्धा फेरि के गल्ती गरेँ भन्ने भयले जखेट्न थाल्यो मैले एकपटक पुलुक्क ताउसिनको अनुहारमा हेरेँ बिचरा उसको अनुहार निन्याउरो भएर झोक्राइरहेको थियो टेबलको पियो उठाएर एक नजर लगाउँदै मैले सुस्त भने हो सर मैले नै गरेको हो के गल्ती भएर मेरो प्रश्न सकिँदा नसकिँदै इस्माइल बेसरी कड्किए उनी मसँग त्यति रुखो भएर कड्किएको त्यसअघि मैले थाहा पाएको थिइनँ यद्यपि उनी विगत केही समयदेखि मसँग बेखुस भने थिए उनले कड्किएर भने गल्ती हालक तिमी होसमा त छौ नजानेर पो गल्ती हुन्छ जानी जानी यस्तो लापरवाही मैले सुस्तरी सोधेँ सर के भयो र आफै हेर न के भयो मैले फेरि एकपटक पियोको प्राइसमा नजर लगाएर पुलुकको एकपटक इस्माइलको अनुहारमा हेरेँ उनको अनुहारमा क्रोध यथावत नै थियो उनले क्रोधित भावमै भने त्यो गार्बेज ब्याग र भ्याकुम ब्यागको प्राइस कसरी हाल्यो तिमीले यी सामानहरूमा चार सय प्रतिशत इम्पोर्ट ड्युटी लाग्छ भन्ने सामान्य कुरा तिमीलाई थाहा छैन भने कसरी मानौ म त्यत्रो ड्युटी अमाउन्ट नहालिकन कोटेसन कसरी गर्न सक्छौ अब पिओ आएको छ क्वान्टिटी हेर कति छ यसमा कति घाटा पर्नेवाला छ यसरी कसरी चल्छ हालो हो त त्यो सामान्य कुरा हो मलाई पनि थाहा थियो तर कोटेसन पठाउने दिन म हतारमा थिएँ जसले गर्दा ख्याल नै भएन मैले चुप लाग्नु नै बेस ठाने इस्माइलको देत नमरेको हुँदो उनले थप्दै भने आलोक तिमी त यस्तो थिएनौ मैले दुबईमा चिनेको आलोक त प्रोएक्टिभ थियो के भइरहेछ विगत केही महिनादेखि तिमीलाई काम गर्ने मन त छ नि आलोक हामी त बिजनेस गर्ने मान्छे यसरी चल्दैन मैले केही जवाफ फर्काइनँ चुपचाप सुनिरहेँ साँझ पनि मलाई बालकोनीमा उभिएर टोलाउनु बाहेक अरू केही गर्न मन लागिरहेको थिएन म आँखा अगाडिको धमिलो आकाश र कालो समुद्रमा डुबिरहेँ मनको एउटा पाटो विगत चौबिस घण्टामा घटेका घटनाहरूले दिएको उत्पीडनमा छटफट गरिरहेको थियो एक मनको अदालतले मलाई जिडीको हत्यारा साबित गरिरहेको थियो मैले तानिरहने खजानाको सर्कोको धुवा राउदाको सामु उडेको दिन म उसलाई पक्का गुमाउनेछु यो पनि थाहा लागेको थियो इस्माइलको नजरमा म अब त्यो आलोक रहेन जुन आलोकलाई दुबईमा भेटेर उनले मालदिप्स बोलाएका थिए यी सबको पछाडि एउटै कारण थियो तर अर्को मनले त्यो कारणलाई उजागर गरेर विमर्श गर्नै मानिरहेको थिएन बाल्कुनीमा उभिरहँदा मनका दुई पाटा पाटाबीच ठुलै तनावको स्थिति पैदा भइरहेको थियो एउटा पाटो फेरि फर्किएर आफ्नो बिग्रिँदै गएको स्थिति सुधार्न चाहन्थ्यो तर अर्को पाटो भन्थ्यो कि स्थिति केही बिग्रिएकै छैन त्यसैले कुनै सुधारको आवश्यकता नै छैन त्यो पाटो मलाई बहकाउँथ्यो कल्पभावमा हराएर यो दुनियाँदेखि धेरै पर पुगेर फर्किएका ती किस्साहरूको स्मरण गराउँदै ऊ याद दिलाउँथ्यो आकाशलाई माटाको घैँटो र ताराहरूलाई प्वाल बनाएर काल्पनिक ब्रह्माण्ड घुमेर फर्किनुको मजा ऊ फर्काउँथ्यो सारा दिग्दारी चटक्क बिर्सिएर नितान्त आफ्नो मनको जहाजमा चढ्दै बादलका थुम्काहरूमा घुम्दै निस्कँदै गर्नुको आनन्द ऊ भेद गर्थ्यो मेरा सोचहरूलाई र जसरी पनि मेरो चित्त बुझाएरै छाड्थ्यो त्यो उसको मुख्य कर्म नै बनिसकेको थियो मेरो आदतको गुलाम भएर मेरै मनको ठूलो पाटोले मलाई जता लैजाँदै थियो म उतै डोरिँदै थिएँ मनको सानो सचेत पाटो सामर्थ्यहीन भएर छेउमा कतै बसिरहेको हुन्थ्यो रोकिएको मन छुनी झरी फेरि सुरु हुन थालेको थियो सिमसिम पानीमा रोज्दै गरेको रक्पमा एक रात अमत्र पनि भिजिरहेका थियौँ तातिरहेको आँत भिजाउन हामी आकाशबाट झरिरहेका पानीका थोपाहरूलाई हावामा जिब्रोले चाटिरहेका थियौँ अफिसमा खस्किँदै गरेको पर्फर्मेन्सको तनाव राउदाले भनेको आई हेट ड्रग एब्युजरको तनाव र जिडीको मृत्युले मेरो मनमा दोषारोपण गरेको आत्मग्लानीको तनाव सबै तनावहरूलाई बिर्साइदिने एकमात्र चिज त्यही नै थियो जुन चिज आफै तमाम तनावहरूको मूल कारक पनि थियो जसरी आमाले पिटेको छोरो आमाकै काखमा लुटपुटेर रुन्छ अनि मन हल्का पार्छ त्यसरी नै जुन नसाले मलाई जिन्दगीमा तनाव दिइरहेको छ म त्यही नसाको काखमा बसेर तनाव कम गर्ने कोसिस गरिरहेको हुन्छु पानीका थोपा चाटेर धित नमरेपछि हामी चौराहाको क्याफेमा पुग्यौँ फ्रिजमा चिसो पारेर राखेको काँचो नरिवेलको पानी यानि कुरुम्बालाई घट पारेपछि बल्ल आँत शीतल भयो तत्काल हल्का भोक लागेको महसुस भयो हामीले तिन तिनवटा मालदिवियन समोसा यानि भाजिया खायौँ मालदिभियन समोसा हाम्रोतिरको भन्दा आधा सानो हुन्छ अनि त्यसमा आलुको सट्टा माछा हालिन्छ समोसा खाएपछि हामी छुट्टियौँ एक साँझ राउदा कोठामा आएकी थिए हामी सधैँ चाहिँ बाल्कोनीमा बसिरहेका थियौँ केही बेर अघि थामिएको झरी फेरि सुरु हुँदै थियो बाल्कोनीमा उभिँदै आफ्ना हातहरू फिजाएर राउदा झरीसँग खेल्न थाली ऊ अघि पछि चाहिँ स्वाभाविक हावभावमा थिए तर म भने खोल्न सकिरहेको थिइनँ मलाई आफ्नै अनुहार झुटको लेपमा पोतिएको महसुस हुँदै गयो राउदासँगै त्यो झरीको फ्यान बन्दै गएको म त्यो दिन झरीसँग डर मानिरहेको थिएँ लागिरहेको थियो कतै यो झरीले मेरो अनुहारमा पोतिएको झुटको लेप पखालेर लैजाने त होइन मेरो असली कर्तुत राउदाको सामु खुल्ने त होइन राउदा आउनु अघि लुटेको खजनाले मलाई झुम्म पारिरहेको थियो तर राउदाले त्यसको छनक समेत पाएकी थिएन राउदा र मेरो बीचमा चलिरहेको त्यो प्रेममा मैले एउटा झुटको पर्दा हालिसकेको थिएँ त्यो पर्दा उठाएर यथार्थ बनिदिने हिम्मत मसँग थिएन तर एउटा डर भने दिन प्रतिदिन मनभित्र हुर्किँदै जान थालेको थियो सोच्थेँ कुनै दिन अवश्य पर्दा खुल्नेछ अनि मैले राउदालाई गुमाउनेछु पर्दा खुल्नु अघि नै मैले सुध्रिनुको विकल्प छैन किशोरावस्थादेखि नै प्रणय सुख नपाएर भोको हुँदै आएको मैले त्यतिका वर्ष कति केटीहरूलाई मनमा नै प्रेम गर्दै आएको थिएँ अनि आँखाले हेरेर चित्त बुझाइरहेको थिएँ एकहोरो प्रेममा धेरै परे तर कहिल्यै कसैको प्रेम प्राप्त गर्न सकिनँ जिन्दगीमा राउदा नै पहिलो प्रेमिका बनेर आए उसैबाट मैले प्रणय सुख प्राप्त गरेँ मेरो सादा जिन्दगी रङ्गीन बन्यो ऊ मैले कल्पनामा प्रेम गर्ने राजकुमारी भन्दा पनि राम्री थिए म उसलाई गुमाउन चाहन्न जसका लागि मैले मेरो आदत विरुद्ध ठुलै लडाईँ लड्नुपर्छ मलाई थाहा थियो तर सकिरहेको थिएन किनकि मेरो मनको ठूलो पाटो त्यो लडाईँमा हिस्सा नै लिन चाहँदैन थियो मनमा कुरा खेलिरहँदा मैले प्याकेटबाट चुरोट निकालेर ओठमा राखिसकेको रहेछु कुनै अटोमेटिक मसिनले चाहिँ मेरो हातले आफसे आफ लाइटर निकालेर चुरोट सल्कायो राउदाले पनि आफ्नो चुरोट निकाली मेरो हातले उसका लागि पनि आगो बालिदियो चुरोटको एक सरको धुवा हावामा उडाएपछि उसले मेरो अनुहारमा हेरेर सोधी आज मौन व्रत हो कि क्या हो उसको प्रश्न सुनेर म केवल मुस्कुराएँ उसले एकपटक बाहिरको जरीमा आँखा लगाई र फेरि मतिर हेर्दै सोधी आलोक के तिमी मलाई साँच्चै माया गर्छौ बिना प्रसङ्ग राउदाले अचानक उठाएको प्रश्नले मलाई झस्सँगै पारिदियो मैले आफ्नो मौन व्रत तोड्दै भने यो पनि कुनै सोध्ने प्रश्न हो र राउदा मेरो जवाफले सायद उसको धित नमरेको हुनुपर्छ उसले फेरि सोधी के तिमीले साँच्चै नै हाम्रो सम्बन्धलाई जीवनभर अठुट राख्नेछौ मैले जवाफ फर्काएँ तिमी बिनाको जिन्दगी अब जिन्दगी नै कहाँ यो सम्बन्ध टुटेको दिन जिन्दगीको अर्थ नै के मेरो जवाफ सुनेर कुनै निर्दोष बालिका जस्तै गदगद हुँदै चुरोटको ठुटो बाल्कोनीबाट तल फाली अनि खेल खेलाउँदै आएर मेरो काखमा बसी ऊभित्र त्यति बेला प्रणय क्रियाका अभिलाषाहरू छल्किन थालिसकेका थिए मैले आफूलाई कमजोर महसुस गरिरहेको थिएँ तर त्यो कमजोरी शारीरिक नभएर मानसिक थियो ऊ अचानक केही चिन्तित भएर बोली के तिम्रो र मेरो बिहे सम्भव होला आलोक मैले चुरोटको ठुटोलाई बाल्कनीबाट तल फालेर उसको कपाल चम्समाउँदै भने किन कसले रोक्छ र हामीलाई तैपनि म एक मुसलमानकी छोरी तिमी हिन्दूको छोरा हाम्रो प्रेमको बिचमा यो धर्मको कुरा कहाँबाट आयो मैले धर्म नै बाधक हो भन्न खोजेकी होइन आलोक तर प्रेमका लागि म अल्लाहबाट छुट्टिन सक्दिनँ तिमीलाई कसले तिम्रो अल्लाहबाट छुट्टिनु भनेको छ र मेरा लागि त सबै भगवान एकै हुन् म महेश्वरलाई पनि भगवान् मान्छु अल्लाहलाई पनि भगवान् मान्छु बुद्ध पनि मेरो भगवान् हुन् अनि जिसस पनि मलाई नमाजीको आवाजले पनि शान्ति मिल्छ अनि मन्दिरको शङ्खघण्टको आवाजले पनि शान्ति नै मिल्छ दुनियाँमा कति हिन्दू र मुसलमानहरूको बीचमा विवाह भएको छ उनीहरू एउटै कोठामा गीता र कुरान पढ्छन् हामी पनि त्यसरी नै जिन्दगी बिताउला धर्म सबै थोक त होइन नि राउदा यदि धर्म नै सुखी दाम्पत्य जीवनको एक्लो कारण हुँदो हो त आफ्नै धर्ममा बिहे गर्नेहरू सबैको जिन्दगी सुखी हुनुपर्ने होइन र मेरो कुरामा उसको कुनै प्रतिक्रिया आएन तर तलमाथि हल्लिरहेको उसको टाउकोले जवाफ दिइसकेको थियो ऊ मेरो काखबाट उठेर बाल्कोनीमा रेलिङमा उभिएर झरीलाई हेर्न थाली म कुर्सीमै बसिरहेको थिएँ उसले बाहिर परिरहेको झरीतिरै आँखा फिजाएर भने बिएपछि तिमीहरूमा मालदिप्समै बस्नुपर्छ है आलोक के फरक पर्छ र मालदिप्समा बसे पनि नेपालमा बसे पनि उसले मतिर फर्केर भने हाम्रो परम्परामा बिएपछि केटाको घरमा जानुपर्छ तर म मेरो देश छोडेर जिन्दगीभर अर्कै देशमा बस्न सक्दिनँ त्यसो त म पनि आफ्नो देश छोडेर अन्त कतै जिन्दगीभर बस्न सक्दिनँ आफू जन्मिएको देश छोड्नुमा सबैको कुनै न कुनै बाध्यता हुन्छ जसरी तिमीलाई मालदिभियन हुनुमा गर्व छ र मेरो देशप्रति माया छ त्यसरी नै मलाई नेपाली हुनुमा गर्व छ र माया छ आफ्नो मातृभूमिको उसो भए बिहेपछि तिमी यहाँ बस्दैनौ त राउदा केटाकेटी जस्तो कुरा नगरन्न तिम्रो देश र मेरो देशको बिचमा केही घन्टाको दूरी त छ नि यता बस्न मन लाग्दा यता बसौँला उता मन लाग्दा उता बसौँला अनि फेरि अहिले त म यहीँ छु नि जागिर खाँदैछु जागिरको सिलसिला रहेसम्म त मेरो देश मेरा लागि कुनै विवाहिता महिलाको माइती जस्तै त छ तर पछि अवस्था बदल्यो भने हामी नेपालमा पनि बस्न सक्छौँ हुनसक्छ कामको सिलसिलामा अर्को तेस्रो मुलुकमा पनि बस्न सक्छौँ यही अर्को कुनै काम खोजेर पनि बस्न सक्छौँ विश्वव्यापीकरणको यो युगमा यस्ता सङ्कुचनहरू पालिरहन आवश्यक नै छैन राउदा श्रुति सम्वेगमा जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन आज हामीले नचाहँदै नचाहँदै पनि समयका कारण दुई सय एकात्तरौँ पृष्ठमा ल्याएर रोकेका छौँ एउटा सन्दर्भ एउटा परिच्छेद पूरा गर्नलाई एक पृष्ठ मात्रै बाँकी थियो त्यो पनि हामीले समयका कारणले सकेनौं एक सरको मायाको सोह्रौं श्रृङ्खला अर्को साता लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे श्रुति समेकबाट विदा हुन्छौँ नमस्कार शुभरात्री